प्रेमको मूल्य मलाई नसोधा यो तिमीले दिएको पहाड भएछ आफ्नै आत्मालाई नढा ढाँटी सोधा आफ्नै आत्मालाई नढाँटी सोधा यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ रहे चूमा पत्थर संगा थकर खाने हाल बने चूमा समुद्र को किनारा लाई अंगाले शीशा रहे चूमा पत्थर संगा थकर आफ्नै आत्मालाई नढाँटे सोधा आफ्नै आत्मालाई नढाँटे सोधा यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ जीवन का लक्ष्य हरू तिहार बढ़ी रहे छन् मेरा जीवन का किरण हरुण उल्मा परि रहे छन् मेरा जीवन का लक्ष्य हरू अधार आफ्नै आत्मालाई न ढाँटी सोधा आफ्नै आत्मालाई न ढाँटी सोधा यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ यसको